भयो साँझ सम्झिँदैन म फेरि तिम्रै पियारी खतम कहिले उनी हो मेरो दम गुड्दै जानी लाओ के अचम्मको लत तिम्रो छोड्दै छोड्दै नानी पहिल्याएको भए पहिल्यै माया लाउने नै थिइन नि मेरो आँसु तिमी मेरो खुसी पनि सपनीको रङ सबै तिमी खडेरीको तिर्खाको शीतलता मिठो निन्द्रको न्यानो सिरानी तिमी मेरो सबै तिमी तिमी मेरो सबै बरु छाती सासले तिम्रो त्यही सास गाजा मेरो लोभिन बनु कसरी कान्छी पर्जनी नि अप्ठ्यारो अप्ठ्यारो तिमी त गौ लुटेर माया जे बाँकी थो त पनि अन्धो यहाँका लाटो मन मेरो भाउनी बिचल्ली रिद्धि हातमा जिउँदो लास भए झैँ भाउनी रातमा जिउँदो लस भए चाहिँ बाहुनी छाया नै मेरो सहारा एक्लो त्यो निनामा माग तिम्रो मायामा मैले कुरे सरी कि भए म भिखारी मेरो आँसु तिमी मेरो खुसी पनि सपनीको इन्द्रिया रङ्ग सबै तिमी खडेरीको तिर्खा शीतलता मिठो निन्द्रको न्यानो सिरानी तिमी मेरो सबै तिमी तिमी